माओवादी केन्द्रको पुसमा हुने भनिएको महाधिवेशन स्थगित उप प्रधानमन्त्री निधि र भारतीय विदेश मन्त्रीबीच भेटवार्ता स्थानीय तहको चुनाव मक्सिरमै गर्न रापरवाको माग डडेलधुरामा नयाँ डीएसपीको रूपमा प्रेम बहादुर शाही आउने भारतीय विपक्षी नेत्री सोनिया गान्धी अस्पताल भर्ना उनको फिजियोथेरापी गराउनु पर्ने र ब्राजिलमा जारी रियो ओलम्पिकमा अमेरिका पैँतिस स्वर्ण पदक सहित पदक तालिकाको अग्र स्थानमा प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ म प्रकाश पार्की खबर अब विस्तारमा सुन्नुहोस् नेकपा माओवादी केन्द्रको आगामी पुसमा हुने भनिएको महाधिवेशन स्थगित भएको छ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका कारण महाधिवेशन स्थगित गरिएको जनाइएको छ प्रधानमन्त्री दाहालले निजी प्रधानमन्त्री दाहालको निजी निवास लाजिमपातमा आज बसेको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो महाधिवेशन अर्को मिति भने तोकिएको छैन त्यस्तै यस्तै यही भदौ एक्काइस भदौ एघार गते बस्ने भनिएको महाधिवेशन आयोजक समितिको बैठक पनि स्थगित गरिएको छ माओवादीका विभिन्न समूह बीच केही महिना अघि भएको एकतापछि आगामी पुष तेइस गतेदेखि महाधिवेशन गर्ने तयारी गरेको थियो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतका रूपमा भारत भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र नेदी र भारतीय विदेश मन्त्री सुषमा स्वराजबीच भेटवार्ता भएको छ आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित र आपसी सम्बन्ध प्रगाट बनाउने बारेमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ पाँच दिने भ्रमण भारत भ्रमणका लागि हिजो दिल्ली पुग्नुभएका उप प्रधानमन्त्री निधिले आजै भारतीय गृह मन्त्री राजनाथ सिंहसँग पनि भेटवार्ता गर्नुभएको छ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले काठमाडौँ तराई फास्ट ट्र्याक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल स्वदेशी लगानीमा बनाउन निकै कठिन रहेको बताएका छनृ नेकपा एमाले नेतृत्वको अघिल्लो सरकारले फास्ट ट्र्याक स्वदेशी लगानीमा नै बनाउने निर्णय गर्दै दस अर्ब बजे छुट्याएको छ तर नयाँ सरकारको मुख्य साझेदार नेपाली कंग्रेस सभापति देउबाले पूर्वाधारका ठूला योजना आयोजनामा विदेशी लगानी भित्र्याउनु पर्ने बताएका छनृ गन्तव्य नेपाल नामक संस्थाले आज काठमाडौँमा गरेको कार्यक्रममा कांग्रेस सभापति देउबाले फास्ट्याग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपालले आफै बनाउन सके राम्रो हुने तर सम्भावना निकै कम रहेको बताउनुभयो रापरपा नेपालले स्थानीय तहको निर्वाचन मक्सिरमै गर्न माग गरेको छ रापरपा नेपाल कार्य सम्पादन समितिको आज बसेको बैठकले स्थानीय तहको निर्वाचन अनिश्चित हुँदा संविधान कार्यान्वयन असहज हुने र मुलुक संविधान दुर्घटनामा पर्न सक्ने खतरा रहेको भन्दै निर्वाचन सुनिश्चित गर्न माग गरेको छ रापरवा नेपालले स्थानीय तहको पुनर्संरचना सम्बन्धी आयोगबारे देखिएको विवाद हटाउन पनि माग गरेको छ उसले स्थानीय तहको पुनर्संरचना संविधानको भावना र स्थानीय सरकारको अवधारणा अनुसार गर्नुपर्ने भन्दै स्थानीय तहको संख्या न्यूनतम गर्न माग गरेको छ राप्रवा नेपालले कार्तिक सत्ताइसदेखि उन्तिस गतेसम्म काठमाण्डुमा अन्तर्राष्ट्रिय धर्मसभा गर्ने निर्णय गरेको छ नेपाल प्रहरीले एक साथ ठूलो संख्यामा प्रहरी नायब उपरीक्षकको सरुवा गरेको छ प्रहरी प्रधान कार्यालयले एक सय पच्चीसजना डीएसपीको सरुवा गरेको छ प्रहरी प्रधान कार्यालय जनस्रोत मानव स्रोत विकास विभागले गृह मन्त्रालयलाई आज लेखेको पत्र अनुसार सुदूरपश्चिमका विभिन्न कार्यालयबाट बाह्र डीएसपीको सरुवा भएको छ केही सुदूरपश्चिम अन्य ठाउँबाट सरुवा भएका छन् भने केही विकास क्षेत्रभन्दा बाहिरका जिल्ला सरुवा भएका छन् कार्यालयका अनुसार सुदूरपश्चिमका सात जिल्लाका जिल्ला प्रहरी कार्यालय र अन्य पाँच कार्यालयबाट प्रहरी नायब उपरीक्षकको सरुवा भएको हो प्रहरी प्रधान कार्यालयको उक्त पत्र अनुसार जिल्ला प्रहरी कार्यालय डडेलधुरामा रहेका डडेलधुरा प्रहरी प्रमुख डीएसपी विपिन कुमार कर्मचारी क्षेत्रीय सशस्त्र प्रहरी गण नम्बर तीन मुगा हेटौडा मा सरुवा भएका छन् भने डडेलधुरामा नयाँ डीएसपीको रूपमा लागू औषध नियन्त्रण ब्यूरो काठमाण्डुमा रहेका प्रेम बहादुर शाही आउने भएका छन् आज नवौ राष्ट्रिय सूचना दिवस डडेलधुरामा वृहत अन्तर्क्रिया गर्दै सम्पन्न भएको छ जिल्ला स्थित सरकारी कार्यालय का प्रमुख सूचना अधिकारी तथा जिला स्थित राजनैतिक दलका प्रतिनिधि र संचारकर्मी तथा गैर सहकर्मीहरूको उपस्थितिमा अन्तर्क्रिया गरिएको हो कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय पार्षद सदस्य उत्तर विष्टले सूचनाको हक सम्बन्धी ऐनमा उल्लेख भएको व्यवस्थाबारे प्रस्तुति गर्नुभएको थियो सूचनाको हक सम्बन्धी ऐनमा उल्लेख भएका कार्यालय प्रमुख र सूचना अधिकारीको काम कर्तव्य अधिकार र सार्वजनिक निकायले स्वत प्रकाशन गर्नुपर्ने सूचनाका विषयमा प्रस्तुति गरिएको थियो कार्यक्रममा सहभागीहरूले सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयनमा आएको नौ वर्ष पूरा भई दश वर्षमा प्रवेश गरेको अवस्थामा समेत ऐनको कार्यान्वयन चुनौतीपूर्ण भएको बताएका छन् हरेक नागरिकले सूचनाको हक सम्बन्धी ऐनको प्रयोग गर्नुपर्ने भए पनि व्यावहारिक जीवनमा कार्यान्वयन निकै चुनौतीपूर्ण रहेको बताएका छन् यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सूचना दिवसको अवसर उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गरेका छन् नेपालमा सूचनाको हक सम्बन्धी कानून लागू भएको आजदेखि नौ वर्ष पूरा भई दश वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उनले सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा बधाई तथा शुभकामना व्यक्त गरेका हुन् डडेलधुराका होटेल व्यवसायी गोविन्द बहार दुर दियालको आज निधन भएको छ लामो समयदेखि बोन क्यान्सर रोगबाट पीडित दियालको आज निधन भएको हो भक्तपुर स्थित क्यान्सर अस्पतालमा उपचार दियालको उपचार सम्भव नभएपछि घर फर्का फर्काइएको र आज दिउँसो उपक्षेत्रीय अस्पताल डडेलधुरामा मृत्यु भएको जनाइएको छ डडेलधुरामा लामो समयदेखि न्यू होटल महेश्वरी सञ्चालन गर्दै आउनुभएका दियाल व्यवसायी माझ निकै लोकप्रिय रहँदै आउनु भएको थियो दियालको निधन पश्चात आज दिउँसो डडेलधुराको मुख्य बजार क्षेत्र दुई घण्टाका लागि बन्द गरिएको थियो दियालको निधनमा उद्योग वाणिज्य संघ डडेलधुराले गहिरो दुःख व्यक्त गर्दै उत्कृष्ट व्यवसाय गुमाएकोमा उद्योग वाणिज्य संघलाई क्षति पुगेको उल्लेख गरेको छ यस दुखद घड़ीमा शोक सन्तप्त परिवार जनप्रति उद्योग वाणिज्य संघ डडेलधुराले समवेदना व्यक्त गरेको छ अब देश बाहिरको खबर भारतीय संसदमा प्रमुख विपक्षी नेत्री सोनिया गान्धी अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छिन् उनी राजधानी नयाँ दिल्लीको अस्पतालमा भर्ना भएको समाचारमा जनाएको छ उनी पुनः अस्वस्थ भएपछि राजधानी नयाँ दिल्लीको गंगा राम अस्पतालमा बिहिबार साँझ भर्ना गरिएको जनाएको छ भारतको एक प्रमुख अस्पतालका रूपमा रहेको सो गंगा राम अस्पतालमा उनी उपचारका लागि केही दिन बस्नुपर्ने भएको ती चिकित्सकले जानकारी दिएका छन् सो अस्पतालका एक चिकित्सकले आफ्नो नाम नबताउने शर्तमा भने हामीले गान्धीलाई अस्पताल भर्ना गरेका छौं र उनीलाई फिजियोथेरापी गराउनु पर्ने भएको छ खबरको अन्त्यमा एउटा खेल खबर ब्राजिलमा जारी रियो ओलम्पिकको तेह्रौं दिनसम्म अमेरिकाले पैंतिस स्वर्ण पदक हासिल गर्दै पदक तालिकाको अग्र स्थान कब्जा गरेको छ दोस्रो स्थानमा भने बेलायत र चीनको संघर्ष जारी छ बाइस स्वर्ण जितेको बेलायत दोस्रो स्थानमा छ भने बीस स्वर्ण पदक हात पारेको चीन तेस्रो स्थानमा छ यसै गरी तेह्र स्वर्ण पदक जितेको जर्मनी चौथो स्थानमा छ बाह्र स्वर्ण सहित रूस पाँचौं स्थानमा रहदा समान बाह्र स्वर्ण पदक जितेको जापान छैटौं स्थानमा छ फ्रान्स इटली र नेदरल्याण्डसले आठ आठ स्वर्ण पदक जित्दा अस्ट्रेलिया दक्षिण कोरिया र हेङ्गरी सात सात स्वर्ण पदक जितेका छनृ यो सँगै राति दस बजेको युनिटी खबर सकिनै लागेको छ जाँदा जाँदै प्रमुख समाचार शीर्षक फेरि एकपटक माओवादी केन्द्रको पुसमा हुने भनिएको महाधिवेशन स्थगित उप प्रधानमन्त्री निधि र भारतीय विदेश मन्त्रीबीच भेटवार्ता स्थानीय तहको चुनाव मक्सिरमै गर्न रापरवाको माग डडेलधुरामा नयाँ डीएसपीको रूपमा प्रेम बहादुर शाही आउने भारतीय विपक्षी नेत्री सोनिया गान्धी अस्पताल भर्ना उनको फिजियोथेरापी गराउनु पर्ने र ब्राजिलमा जारी रियो ओलम्पिकमा अमेरिका पैँतिस स्वर्ण पदक सहित पदक तालिकाको अग्र स्थानमा हौस् समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्राविधिक सहयोगी दिलदिपेशलाई धन्यवाद